स्वागत गर्न चाहन्छु कार्यक्रम आधुनिक यात्राको प्रतीक्षामा बस्नुहुने तपाईँ सम्पूर्णमा कार्यक्रम आधुनिक यात्रा तपाईँले हरेक सोमबार बुधबार र शुक्रबार सुन्न सक्नुहुन्छ दस बजीको अर्पण समाचारपछि करिब एघार बजेसम्म समुद्र आधुनिक गीत सङ्गीतले तपाईँलाई पूर्ण मनोरञ्जन दिलाउनको लागि हामी उपस्थित हुने गर्दछौँ आज पनि तपाईँलाई निकै नै मनपर्ने तिनै सुगम सङ्गीत लिएर उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा हुनुहुन्छ मित्र राज अनि आवाजबाट रहिरहेकी छु कार्यक्रम प्रस्तुता म कार्यक्रम आधुनिक यात्रामा आठपद सुमधुर आधुनिक सुगम सङ्गीतहरू तपाईँका लागि राख्ने गर्दछौँ तपाईँले कार्यक्रम आधुनिक यात्रा सुनिराख्नु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा पनि W W W dot radio Arpan dot com log in गरेर हामीलाई विश्वको जुनसुकै कुरामा सुनिराख्नु भएको छ यो त पूर्ण रूपमा विश्वास गरि नै रहेकी छु कार्यक्रमलाई शुभारम्भ गर्न चाहन्छु एउटा निकै नै सुमधुर गीतबाट एल्बम किरण पार्ट टूबाट गायक सत्यराज आचार्यको सुन्न सजिएको निकै नै सुमधुर आवाज तपाईँको लागि राख्छु बिर्से जानेकै माया गाडा हुँदो रहेछ बिर्सी जानेकै माया गाढा हुँदो रे जसको माया गाढा छन् टाढा हुँदो रहेछ टाढा हुँदो रहेछ बिर्सि जाने कै माया गाढा हुँदो रहेछ बिर्सी जाने कई माया गाढा हुँदो रहेछ जसको माया गाढा छन् टाढा हुँदो रहेछ टाढा बिर्सि रहेछ बिर्सी जाने कई माया गाढा हुँदो रहेछ भरी काँडा छरी यतातिर भन्यो काँडा माथि टेकी आए फर्किएर जाऊ भन्यो बाटोभरि काँडा छरी यतातिर भन्यो काँडा माथि टेकी आए फर्किएर जाऊ भन्यो बाटोभरि काँडा छरी यतातिर भन्यो काँडामाथि टेकी आए फर्किएर जाऊ भन्यो फर्किएर जाऊ भन्यो बिर्सी जाने कहीँ गाढा हुँदो रहेछ जाने कई माया गाढा हुँदो रहेछ जसको माया गाढा छन् टाढा हुँदो रहेछ टाढा हुँदो रहेछ जाने कई माया गाढा हुँदो रहेछ पेट बोकी बाहिर हाँस्न हुन्न भन्थ्यौ तिमीलाई जहाँ दुख्छ मलाई त्यही दुख्छ मनभरि खोट बोकी बाहिर हाँस्न हुन्न भन्थ्यौ तिमीलाई जहाँ दुख्छ मलाई त्यही दुख्छ भन्थ्यो मन भरी खोट भोकी बाहिर हाँस्न हुन्न भन्थ्यौ तिमीलाई जहाँ दुख्छ मलाई त्यही दुख्छ भन्थ्यौ मलाई त्यही दुख्छ छ हजुर बिर्सि जाने माया टाढा हुँदो रहेछ जसको माया टाढा भयो टाढा हुँदो रहेछ यस्तै यस्तै हुन्छ रे मायामा बिर्सि जानेकै माया गाडा हुने अनि जसको माया गाडा हुन्छ उनै टाढा हुने यस्तै यस्तै मर्मस्पर्शी शब्दहरूले भरिएको थियो आवाज पनि गायिका सत्यराज आचार्यको सुमधुर स्वरमा सजिएको आवाज तपाईँको लागि राखेको थिएँ गायन चित्रमा आफूलाई छुट्टै स्थानमा राख्न सफल गायक सत्यराजले यस्ता धेरै सुमधुर गीतहरू गाइसक्नु भएको छ तपाईँ कार्यक्रम आधुनिक यात्राको साथमा हुनुहुन्छ सुनिराख्नु भएको छ प्रत्यक्ष रूपमा बहुचर्चित रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच समय खर्चबाट र इन्टरनेसनल लाइनमा पनि W W W dot radio Arpan dot com log in गरेर हामीलाई विश्वको जुनसुकै कुरामा सुनिराख्नु भएको छ कार्यक्रम मार्फत सुमधुर आधुनिक गीत सङ्गीत तपाईँका लागि राख्ने गर्दछौँ नेपाली सुगम सङ्गीतको फाँटमा सदाबहार गुन्जिरहने चर्चाको शिखर चुम्न सफल आवाजहरू तपाईँका लागि राखिरहेका छौँ यति बेला कार्यक्रममा अर्को सुमद्र आवाजलाई जोड्न चाहन्छु गीतपछि छोटो व्यापारिक विश्राममा जान्छौँ गायक शङ्कर विशीको सुमधुर स्वरमा सजिएको निकै नै समुद्र आवाज तपाईँको लागि मैले अति त सम्झेँ भने आँखा रसाउँछ Thank मैले अतीत समझे भने आखा रसाउँछ हो मैले अतीत समझे भने आखा रसाउँछ सबले गर्ने माया हो सबले गर्ने माया हो किन कोहीलाई रुवाउँछ कोहीलाई हँसाउँछ मैले अतीत सम्झे भने आखा रसाउँछ Thank you. धेरैले भन्छन् किन रुन्छस् पाउँछस् तैले अरू हो सबले भन्छन् किन रुन्छस् पाउँछस् तैले अरू मैले भुल्न सकिन त हव कसो गरू ओइलेको फुल हुँ म त कहाँ बसाउँछ ओइलेको फुल हुँ म त कहाँ बसाउँछ सबले गर्ने माया उस्तै हो सबले गर्ने माया उस्तै हो किन कोहीलाई रुवाउँछ कोहीलाई हँसाउँछ मैले अतीत सम्झे भने आँखा रसाउँछ नामै सीमित रह्यो सायद कर्मै खोटो थियो हो सम्झनामै सीमित रह्यो सायद कर्मै खोटो थियो उनको मेरो मिलनको पल चाहे भन्दा छोटो थियो वेदनाले छाती पोल्दा आँसु खसाउँछ हो वेदनाले छाती पोल्दा आँसु खसाउँछ सबले गर्ने माया हो सबले गर्ने माया उस्तै हो किन कोहीलाई रुवाउँछ कोहीलाई हँसाउँछ मैले अतीत सम्झे भने आँखा रसाउँछ मनोरञ्जनका लागि सुन हजुर डेजी उच्च माध्यमिक विद्यालयमा भर्ना सम्बन्धी सूचना दुई सालको प्रवेशिका परीक्षामा उत्तीर्ण हुन सफल सम्पूर्ण भाइ बहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै पूर्वी चितवनको मुटु खैरहनी चार पर्सा बजारमा अवस्थित डेजी उच्च माध्यमिक विद्यालयमा नेपाली र अङ्ग्रेजी दुवै माध्यममा व्यवस्थापन संकाय अन्तर्गत कम्प्युटर र होटल म्यानेजमेन्ट कक्षाहरूमा पढाइ हुने गरी भर्ना खुलेको जानकारी गराइन्छ फर्म वितरण यही असार एक गतिदेखि भइरहेको छ सम्पर्क डेजी उच्च माध्यमिक विद्यालय खैरहनी चार पर्सा बजार फोन नम्बर शून्य छपन्न पाँच बयासी एक सय चौध ए कान्छा कता हिँडिस हातमा कलम र कावि पनि बोक्या छस् कहाँ हुनु नि अङ्कल कम्प्युटर सिक्न हिँडेको नि ए कहाँ सिक्न थालिस् त कान्छा अहिलेको जमानामा राम्रो सिकाउने ठाउँ पर्छ है ल अङ्कल पनि हाम्रै सोरा चौक गङ्ग प्लाजाको तेर्सो तलामा रहेको नेपाल प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र हाम्रा विशेषताहरू computer hardware and networking computer software accounting package web page designing and programming सम्पर्क Gurukul universal computer institute Sauraha Chowk Ganga प्लाजाको तेस्रो तला सम्पर्क मोबाइल अन्ठानब्बे शून्य असी छब्बिस पाँच सय सात अन्ठानब्बे एक छत्तिस छ्यालिस शून्य सत्र र अन्ठानब्बे एक बयालिस उनपचास चार सय अठासी W W W dot Gurukul universal dot com जनजागृति उच्च माविको भर्ना सम्बन्धी सूचना एसएलसी परीक्षा दुई हजार उनासत्तरीमा विशिष्ट श्रेणी लगायत उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै यस जनजागृति उच्च मावि पिछुवामा शैक्षिक सत्र दुई हजार सत्तरीका लागि कक्षा एघारमा कम्प्युटर विज्ञान सहित व्यवस्थापन र शिक्षा विषयहरूमा नयाँ भर्ना खुलेको बेहोरा सहर्ष जानकारी गराउँदछौ प्रवेश परीक्षा दुई हजार सत्तरी असार छब्बिस गते बिहान सात बजे प्रवेश परीक्षामा सर्वप्रथम हुने विद्यार्थीलाई भर्ना शुल्कमा पुरै छुट दिइनेछ कक्षा एघारको कक्षा सञ्चालन दुई हजार सत्तरी असार सत्ताइस गते कक्षा बाह्रको कक्षा सञ्चालन असार तेइस गतेदेखि प्राचार्य जनजागृति उच्च मावि पिठुवा चितवन फोन शून्य छपन्न पाँच साठी छ सय पैसठी मतदाता नामावलीमा नाम दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय चितवनको सूचना अर्को संविधान सभा सदस्यको निर्वाचनका लागि मतदाता हुन दुई हजार सत्तरी असार मसान्तसम्म अठार वर्ष उमेर पुरा भएको हुनुपर्ने र उक्त निर्वाचनमा मतदाता गर्नका लागि सोही मितिभित्र आफ्नो नाम फोटो सहितको मतदाता नामावलीमा दर्ता गरिसक्नु पर्ने गरी मिति तोकिएको हुँदा हालसम्म पनि कुनै कारणवश नाम दर्ता गर्न छुट भएका नेपाली नागरिकहरूले जिल्ला निर्वाचन कार्यालय जिल्ला प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाणपत्र सहित आफै उपस्थित भई आफ्नो नाम दर्ता गर्नु हुन जिल्ला निर्वाचन कार्यालय चितवन सबैमा हार्दिक अनुरोध गर्दछ कतै तपाईँको नाम दर्ता गर्न छुट त भएको छैन फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्ने अन्तिम मिति दुई हजार सत्तरी आषाढ मसान्तसम्म बच्चाको बिमा गर्दा अभिभावकको सित्तैमा होइन बाबु कहाँ हो बच्चाको बिमा गर्दा अभिभावकको सित्तैमा बिमा हुने उही त भाउजू देशकै ठुलो बिमा कम्पनी नेसनल लाइफ इन्सुरेन्समा मैले त बाल अमृत बिमा लेखबाट मेरो छ महिनाको छोराको बिमा गरी आफू र छोराको भविष्य सुरक्षित पारिसके अनि बाबु अरू के के सुविधा रहेछन् त सुन्नुहोस् भाउजू बाल अमृत बिमा लेखबाट कथुङ कथासित अभिभावकको अङ्गभङ्ग वा मृत्यु भएमा तत्काल बिमा रकमको बिस प्रतिशत रकम प्राप्त हुने बच्चाको मासिक पढाइ खर्च बिमा रकमको एक प्रतिशत पुरै बिमा अवधिभर पाइने प्रिमियम किस्ता छुट हुने र बिमा अवधि समाप्ति पश्चात एकमुष्ट बोनस सहित पुरा बिमा रकम फिर्ता हुने रहेछ साथमा सबै उमेर र आर्थिक समूहका लागि अन्य दर्जनौ बिमा लेखहरू उपलब्ध रहेछन् ए साह्रै गजबको बिमा पो रहेछ बाबु लौ ल मेरो छोरीको पनि बिमा गराउनु थियो त्यही जान्छु म पनि हो भाउजू ढिला नगरौँ आजै बिमा गर्न जाउँ यसका लागि खैरनी चार पर्सा बजारमा पनि शाखा खुलिसकेको छ हजुर आजै बिमा गर्न जाउँ सम्पर्क शून्य छपन्न पाँच तिरासी पाँच सय एघार मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी सात सय उन्नाइस अन्ठानब्बे पाँच पचास अन्ठाउन्न सात सय पचास थप जानकारीका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्चको कार्यालयमा पनि सम्पर्क गर्न सकिनेछ सुरक्षित भविष्यका लागि नेसनल लाइफ इन्सुरेन्स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 सत्र दुई हजार सत्तरी एकहत्तरका लागि कक्षा एघारमा व्यवस्थापन शिक्षा र मानविकी संख्यामा भर्ना खुल्यो प्रवेश परीक्षा मिति दुई हजार सत्तरी असार बिस गते बिहान आठ बजे कक्षा सञ्चालन मिति दुई हजार सत्तरी असार तेइस गते बिहान छ बजेबाट हाम्रा विशेषताहरू स्वच्छ र शान्त शैक्षिक वातावरणमा दक्ष अनुभवी एवं तालिम प्राप्त शिक्षकहरूद्वारा अध्यापन गराइने तर्फ अङ्ग्रेजी माध्यममा पठन पाठन प्रारम्भ पर्याप्त कम्प्युटर सहितको कम्प्युटर विज्ञान कक्षा र प्रयोगशाला चौबिसै घन्टा इन्टरनेट सुविधा चालु शैक्षिक सत्रबाट निशुल्क बुहारी शिक्षा कार्यक्रम बोटे माझी चेपाङ र शहीद परिवारका विद्यार्थीहरूका लागि निशुल्क पठन पाठनको व्यवस्था सहित सीमान्तकृत तथा दलित पीडित समुदायका विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिको व्यवस्था एसएलसीमा साठी प्रतिशत भन्दा माथि अङ्क ल्याउने सबै विद्यार्थीहरूका लागि विशेष छात्रवृत्तिको व्यवस्था प्राचार्य पृथ्वी उच्च मावि जुटपानी चार चितवन एसएलसी उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई नयाँ भर्नाका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवनको सूचना एसएलसी उत्तीर्ण गरी प्राविधिक शिक्षा अध्ययन गर्ने इच्छुक विद्यार्थीहरूलाई कृषि तर्फ आइएससी एजी इन्जिनियरिङ तर्फ electrical overseer electronic overseer civil overseer र कम्प्युटर ओभरसियर स्वास्थ्य तर्फ ल्याब टेक्निसियन हेल्थ एसिस्टेन्ट र स्टाफ नर्स स्वास्थ्यतर्फ ल्याब टेक्निसियन हेल्थ एसिस्टेन्ट र स्टाफ नर्सका साथै अठार महिने अनमी पन्ध्र महिने CMA lab assistant veterinary JTA र नापी अर्थात् अमिन विषयमा समेत भर्ना आवेदन खुल्ला गरिएको छ इच्छुक विद्यार्थीहरूले यथाशीघ्र प्रवेश परीक्षा आवेदन फारम भर्न सूचित गरिन्छ साथै प्रवेश परीक्षा तयारी कक्षा समेत सञ्चालन गरिएको समेत जान्ने अन्तिम मिति दुई हजार सत्तरी श्रावण चार गतेसम्म प्रवेश परीक्षा टिएसएलसी तहको लागि दुई हजार सत्तरी श्रावण नौ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 विशीको समुद्र स्वरमा सजिएको निकै नै समुद्र आवाज मैले अति त सम्झेँ भने आँखा रसाउँछ सबले गर्ने माया उसै किन कोहीलाई रुवाउँछ कोहीलाई हँसाउँछ भाषामै भन्ने हो भने मायाको परिभाषा पनि अनौठो छ माया त सबैको एउटै हुनपर्ने हो कसैलाई जीवन जिउन सिकाउँछ अरे यही मायाले अनि कसैलाई रुवाउँछ अरे यही मायाले त्यस्तै वास्तविकतालाई छोएको थियो यो गीतले पनि कार्यक्रम आधुनिक यात्रा सुनिराख्नु भएको छ प्रत्यक्ष रूपमा लोकप्रिय रेडियो रेडियो पढ एक सय चार थुप्रो पाँच समय मेगाहरजबाट र इन्टरनेट अनलाइनमा पनि W W W dot radio Arpan dot com login गरेर हामीलाई विश्वको जुनसुकै कुनामा सुनिराख्नु भएको छ सुमधुर आधुनिक सुगम सङ्गीतहरू तपाईँका लागि राखिरहेका छौँ नेपाली सुगम सङ्गीतको फाँटमा धेरै धेरै साङ्गीतिक आवाजहरू आइसकेका छन् जुन आवाजहरूले नेपाली साङ्गीतिक नेपाली साङ्गीतिक क्षेत्रको फाँटलाई यति फराकिलो बनाइदिएको छ कि सबै आवाजहरू नेपाली साङ्गीतिक क्षेत्रमा स सफलताको शिखर चुम्न सफल पनि भइराखेका छन् आफ्नो समुद्र स्वरले सफलताको शिखर चुम्न सफल धेरै गायक गायिकाहरूमध्ये अन्जु पन्त पनि एक हुनुहुन्छ गायिका अन्जु पन्तको समुद्र स्वरमा सजिएको निकै नै समुद्र आवाज यति बेला तपाईँको लागि राख्छु एल्बम अनुरोधबाट तपाईँको लागि हाँस्नलाई खोले आँखाभरि आँसु भयो आँखाभरि आँसु भयो बाँच्नलाई साथ रोजे दुनियाँ टाढा भयो निकै नै समुद्र आवाज अनि मर्मस्पर्शी आवाज तपाईँको लागि राखेको थिएँ सुमधुर स्वर्कित धनी गायिका अन्जु पन्थले यस्ता धेरै गीतहरू गाइसक्नु भएको छ आफ्नो सुमधुर स्वरले नेपाली श्रोताको मनमुटुमा बस्न सफल भइसक्नु भएको छ गायिका अन्जु पन्थ कार्यक्रम आधुनिक यात्रा सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघर्सबाट र इन्टरनेट अनलाइनमा पनि W W W dot radio Arpan dot com login गरेर हामीलाई विश्वको जुनसुकै कुनामा सुनिराख्नु भएको छ सुमधुर गीत सङ्गीत तपाईँको माझमा राख्दा राख्दै अब भने कार्यक्रमबाट बिदा माग्नुपर्ने बेला पनि भइसकेको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच हजबाट कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद इन्टरनेट अनलाइनबाट पनि कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई पनि धेरै धन्यवाद त्यस्तै गरी धन्यवाद यति बेलासम्म प्रविधि संयोजनमा सघाउने मित्र राजलाई पनि कार्यक्रमको अन्त्यमा गायिका अञ्जना गुरुङको सुमद्र स्वरमा आवाज सिसासरी मेरो मुटु फुटाएर गयो तपाईँको माझमा राख्दै म अनु पनि बिदा हुन्छु हवस् नमस्कार रेडियो अर्पण सँगै रहनुहोला कसरी टाढा जान्छु तिमी मलाई माया त गर्छौ नि होइन त्यो पनि सोध्ने कुरा हो र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 त्यहीँबाट गहना किनेर ल्याएछ कहाँबाट ल्याए कान्छो दाइलाई नसोधी सुनका गहना हाम्रै टाढी चोक हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट हो नि बाजे ठिकै त गरेछ नि जेठा चौबिस क्यारेटको सुनको गहना पर्ने ठाउँ भनेकै हाई स्कुल रोडको रामचन्द्र ज्वेलर्स त हो नि लाटा अघि नै भन्नु पर्दैन त भाइ हाई स्कुल रोडमा रहेको रामचन्द्र ज्वेलर्सबाट ल्याएको भनेर हाम्रो झडै नपर्ने रहेछ हजुर हामी कहाँ कम्प्युटर प्रविधिबाट सुनचाँदीका गरगहना नापतल हुनुको साथै दक्ष तथा अनुभवी कालीगढबाट सुनचाँदीका गरगहना पुरानो गरगहना दिए नयाँ गरगहना साट्नुको साथै राशि अनुसारको पत्र पनि उपलब्ध छ सम्पर्क रामचन्द्र